बस्ती बस्तीमा पाप सलबलाउँदैछ आतंकको हात जलबलाउँदैछ हत्या हिंसा बलात्कार चुरमुरिँदै आज बस्ती बस्तीमा पाप सलबलाउँदैछ आतंकको हात जलबलाउँदैछ हत्या हिंसा बलात्कार चुरमुरिँदै आज गाउँ सहर अनि गल्ली खलबलाउँदैछ बस्ती बस्तीमा पाप सलबलाउँदैछ आतंकको हात जलबलाउँदैछ नमस्कार सबैको पहिचान परिवर्तनको अभियान सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगा हर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम मुक्तक मजरीको आजको यस अङ्कको मैले दहिलो उघारिसकेको छु प्रकाश निष्ठुरीको यो निकै नै मिठो मुक्तकबाट सलकपुर तिन इलाम हाल बहरायन भनेर उहाँले हामीलाई फेसबुक मार्फत प्रेषित गर्नुभएको यो निकै नै मिठो मुक्तकबाट मैले कार्यक्रमको दैलो गाडिसकेको छु कार्यक्रम मुक्तक मजेरी बिल्कुलै फरक प्रस्तुति हो यो साहित्यिक प्रस्तुति सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगा हर्जको तपाईँ यतिखेर सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगा हर्ज मार्फत सर्लाही र आसपासका जिल्लाहरूमा मात्र प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ किनभने हाम्रो इन्टरनेट अनलाइनको माध्यम भने केही समयबाट अवरुद्ध छ हामी निरन्तर यसलाई सञ्चालनमा ल्याउने प्रयासमा छौँ पक्कै पनि तपाईँले आजको केही दिनपछि अझ भनौँ हामी केही समयपछि नै तपाईँहरूमा आज internet online W W W dot radio Sarlahi dot ओआरजीबाट पनि तपाईँलाई सुन्न सक्ने व्यवस्था गर्दैछ केही प्राविधिक त्रुटिका कारण गडबडीका कारण हामीले तपाईँहरूमा आज अहिले भने अनलाइनबाट तपाईँलाई सुन्न सक्ने व्यवस्था गर्न सकिरहेका छैनौँ कार्यक्रम मुक्तक मजेरी मार्फत तपाईँ टेलिफोन सम्पर्कबाट पनि आफूसँग भएका आफूले सिर्जना गर्नुभएका मुक्तक श्रोताहरूमा आज पुर्याउन सक्नुहुनेछ तपाईँ आफै वाचन गर्नुहुनेछ प्रत्यक्ष रूपमा टेलिफोन सम्पर्क गरेर र हामीसँग कुराकानी पनि गर्न सक्नुहुनेछ कार्यक्रम मुक्तक मझेरीमा आज पनि हामीले विभिन्न साङ्गीतिक कोसेली सँगसँगै फेसबुक मार्फत प्रेषित गर्नुभएका थुप्रै गज मुक्तकहरू तपाईँहरूमा आज लिएर आएका छौँ धेरै साथीहरूले धेरै माया गरेर हामीलाई मुक्तकहरू फेसबुक मार्फत प्रेषित गर्नुभएको छ धेरैभन्दा धेरै मुक्तक आज म तपाईँहरूमा आज प्रस्तुत गर्ने प्रयास गर्नेछु सबै साथीहरूका मुक्तकलाई कार्यक्रममा समेट्ने प्रयास गर्नेछु भन्दै यतिखेर भने टेलिफोन सम्पर्कमा अघि नैदेखि कोही साथी बसिरहनु भएको छ म उहाँलाई धेरै बेर कुराउँदिनँ उहाँको हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्नुभयो भवानी उहाँ गाएँ अनि के छ भवानीजी काठमाडौँतिरको हाल खबर झाडो बढेको छ है पक्कै पनि हजुर हामी पनि एकदमै सन्जी छौँ तपाईँहरूको माया ममता हामीसँग छ त्यसकारण पनि हामी एकदमै सन्जी छौँ अनि नयाँ नौलो के छ भन्नुहोस् न नयाँ नौलो भनेको कलेज गयो आयो बस्यो अलिअलि मुक्तकहरू सिर्जना गर्नुहुन्छ है पक्कै पनि तपाईँको पनि हामीले मुक्तक फेसबुकबाट तपाईँले पठाउनु भएको त्यसै गरी हामीले तपाईँको पेजमा तपाईँको जुन उसमा प्रेषित गर्नुभएका तपाईँले पोस्ट गर्नुभएका मुक्तक पनि हामीले कार्यक्रममा यहाँ तयार गरेर राखेको थियौँ मैले तपाईँ पनि उपस्थित हुनुभयो पक्कै पनि मुक्तक लिएर आउनुभएको छ हुन्छ मुक्तकलाई अगाडि बढाउनुहोस् हजुर हुन्छ नभो नभो अब मलाई मेरी मायालु नभो अब मलाई मायालु अतीतको घाउ बल्झिदियो उडाइ लग्यो सजाएको सपनाको सुन्दर संसार नफ नभो अब मलाई मेरी मायालु अतीतको घाउ भइदियो फेरि मायालु उडाइ लग्यो सजाएको सपनाको सुन्दर संसार हावाहुरी आँधीले फेरि मायालु नभ नभो अब मलाई मेरी मायालु हुन्छ नभ नभो अब मलाई मेरी मायालु है भन्न नहुने भयो अब तपाईँलाई हुन्छ हुन्छ कार्यक्रममा आइदिनु भयो निकै नै मिठो मुक्तक पनि हामीमा आज प्रस्तुत गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद आगामी कार्यक्रममा पनि तपाईँको उपस्थितिको हामी आशा राख्दै बिदा हुन्छौँ हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो भवानी उमागाई काठमाडौँबाट हाम्रो नियमित श्रोता हुनुहुन्छ हामीलाई नियमित रूपमा मुक्तकहरू फेसबुकबाट पनि प्रेसित गर्नुहुन्छ सँगसँगै टेलिफोन सम्पर्कबाट पनि प्रत्यक्ष रूपमा हामी आज उपस्थित हुने गर्नुभएको छ कार्यक्रममा यतिखेर भने मुक्तकै क्रममा अर्को एउटा मुक्तक म कार्यक्रममा समेट्न चाहन्छु दिलमा बसे रुवाइने जिउनै पर्यो साथी फाटेका मन सराबले सिउनै पर्यो साथी म पनि त कामकै थिएँ कुनै बेला दिलमा बसे रुवाइने जिउनै पर्यो साथी फाटेका मन सरावले सिउनै पर्यो साथी म पनि त कामको नै थिएँ कुनै बेला तिमीले छाड्यौ त्यसैले त पिउनै पर्यो साथी दिलमा बसी रुवाइने जिउनै पर्यो साथी फाटेका मन सरावले सिउनै पर्यो साथी मायाको सागर तर्ने खोले ल्याछु सानो मेरो घरमा तिम्रो मिठो बोली ल्याछु सानो तिमी अझै केही दिन पर्ख मायाको सागर तर्ने खोली ल्याछु सानो मेरो घरमा तिम्रो मिठो बोली ल्याछु सानो तिमी अझै केही दिन पर्ख तिमीलाई लाने जन्ती अनि डोली ल्याछु सानो मायाको सागर तर्ने खोली ल्याछु सानो मेरो घरमा तिम्रो मिठो बोली ल्याछु सानो आफू हारे पनि जित्यौँ भन्नेहरू छन् यहाँ आफू हारे पनि जित्यौँ भन्नेहरू छन् यहाँ जनताप्रति इमान्दार बन्नेहरू छन् यहाँ मौका जता पाइन्छ त्यतै त्यतै लुट्ने आफू हारे पनि जित्यौँ भन्नेहरू छन् यहाँ जनताप्रति इमान्दार बन्नेहरू छन् यहाँ मौका जता पाइन्छ त्यतै त्यतै लुट्नेहरू चोरहरूका सरदार बन्नेहरू छन् यहाँ आफू हारेर पनि जित्यौँ भन्नेहरू छन् यहाँ जनताप्रति इमान्दार बन्नेहरू छन् यहाँ हजुर मैले क्रमशः तीनवटा मुक्तक तपाईँहरूमा आएछ वाचन गरेँ पहिलो मुक्तक थियो गौरव श्रेष्ठ मनकुरा भनेर हरिओम पाँचबाट फेसबुक मार्फत प्रेषित गर्नुभएको थियो हामीलाई भर्खरै प्राप्त मुक्तक त्यसै गरी दोस्रो मैले तपाईँहरूमा आज प्रस्तुत गरेँ पिठौली नवल परासीबाट कृष्ण उदासले प्रेषित गर्नुभएको मुक्तक त्यसै गरी तेस्रो मुक्तक थियो चोरहरूका सरदार बन्नेहरू छन् यहाँ भनेर प्रेसित गर्नुभएको थियो मुक्तक मजेरीका लागि भन्दै फेसबुक मार्फत प्रेसित मुक्तक थियो तारा ग्यावालीले प्रेसित गर्नुभएको हो उहाँले राष्ट्रिय मुक्तक मण्डल नेपाल भनेर प्रेसित गर्नुभएको मुक्तक मैले तपाईँहरूमा आज वाचन गरेँ श्रोता तपाईँदेखि सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगा हर्ज मार्फत सर्लाही र आसपासका जिल्लाहरूका साथसाथै W W W dot radio Sarlahi dot O R G मार्फत इन्टरनेट अनलाइनबाट पनि विश्वभर एकै साथ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक मजेरको साथमा म श्रमण आज प्रत्यक्ष रूपमा उपस्थित छु त्यसै गरी मलाई प्रविधिमा रहेर साथ दिँदैछन् साथी दिवाकर वाग्ले माया गर्नेहरू रहन्छन् यही मङ्सिरमा माया गर्नेहरू रुन्छन् यही मङ्सिरमा आँसुले नै आँखा धुन्छन् यही मङ्सिरमा आफ्नै मुटु आफूबाट टाढा गएको सुन्दा माया गर्नेहरू रुन्छन् यही मङ्सिरमा आँसुले नै आँखा धुन्छन् यही मङ्सिरमा आफ्नो आफ्नै मुटु आफूबाट टाढा गएको सुन्दा कोही पागल नै हुन्छन् यही मङ्सिरमा माया गर्नेहरू रुन्छन् यही मङ्सिरमा आँसुले नै आँखा धुन्छन् यही मङ्सिरमा तिम्रो झुटो मायाले मेरो संसार बिगार्यो दुनियाँलाई नचाई आफ्नै दरबार बिगार्यो थाहा थियो तिमीलाई दुई ढुङ्गा तरिँदैन एक्लै तिम्रो झुटो मायाले मेरो संसार बिगार्यो दुनियाँलाई नचाई आफ्नै दरबार बिगार्यो थाहा थियो तिमीलाई दुई ढुङ्गा पारिँदैन एक्लै फेरि किन त्यो सुन्दर घरबार बिगार्यो तिम्रो झुटो मायाले मेरो संसार बिगार्यो दुनियाँलाई नचाहे आफ्नै दरबार बिगार्यो निम्तो भन्दै कार्ड सहितको खाम देखे बेहुलीको कोलममा तिम्रो पो नाम देखे जाली रहेछ त्यो माया बल्ल चाल पाएँ निम्तो भन्दै कार्ड सहितको खाम देखे बेहुलीको कोलममा तिम्रै पो नाम देखे रहेछ त्यो माया बल्ल चाल पाए मेरो चोखो मायाको लिलामी खुलेआम देखे निम्तो भन्दै कार्ड सहितको खाम देखे बेहुलीको कोलममा तिम्रो पो नाम देखे तिनवटा मुक्तक तपाईँहरूमा आज वाचन गरेँ तिनवटै मुक्तक फेसबुक फेसबुकबाट प्रेसित मुक्तक मैले यहाँलाई अग्रिम जानकारी गराइसकेको छु आज धेरै साथीहरूले धेरै माया गरेर फेसबुक मार्फत हामीलाई धेरै मुक्तकहरू प्रेसित गर्नुभएको छ कार्यक्रममा म सबै मुक्तकहरूलाई समेट्ने प्रयास गर्नेछु यहाँलाई जानकारी गराइसकेको छु मैले भर्खरै प्र पहिलो मुक्तक तपाईँहरूमा आज राखेको थिएँ माया गर्नेहरू रुन्छन् यही मङ्सिरामा आँसुले नै आँखा धुन्छन् यही मङ्सिरामा भनेर प्रेसित गर्नुभएको थियो निरज सापकोटाले लालबन्दी सर्लाहीबाट उहाँले हामीलाई प्रेषित गर दैनिक उहाँले हामीलाई साप्ताहिक रूपमा आज भनौँ हामी हामीलाई निरन्तर रूपमा मुक्तक प्रेषित गर्दै आइरहनु भएको छ त्यसै गरी अब त्यो अर्को मुक्तक लिएको थिएँ मैले तिम्रो झुटो मायाले मेरो संसार बिगार्यौ दुनियाँलाई नचाहिँ आफ्नै दरबार बिगार्यो भनेर प्रेषित गर्नुभएको थियो मैले तपाईँहरूमा आज राखेँ निरु चौधरी भनेर हामीलाई प्रेषित गर्नुभएको थियो उहाँले ठेगाना खुलाउनु भएको छैन त्यसै गरी तेस्रो मुक्तक लिएको थिएँ मोहन बिहानीले प्रेषित गर्नुभएको यो मङ्सिरमा भनेर उहाँले प्रेषित गर्नुभएको थियो निम्तो भन्दै कार शहीदको देखेँ बेहुलीको कोलाममा तिम्रो पो नाम देखेँ भनेर प्रेसित गर्नुभएको थियो मैले तपाईँहरूमा आज मुक्तकहरू फेसबुक मार्फत प्राप्त मुक्तकहरू प्रेसित गरिरहेको छु सँगसँगै टेलिफोन सम्पर्कमा आएका श्रोताहरूसँगको कुराकानी र उहाँहरूको मुक्तक पनि हामीले सुनिरहेका छौँ यतिखेर कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार गाउँ सहर बस्ती नेपाल हाम्रो हो सगरमाथा शिखर हिमाल हाम्रो हो गाउँ सहर बस्ती नेपाल हाम्रो हो सगरमाथा शिखर हिमाल हाम्रो हो रगत तन भिजी बनेको यो देश बच्चा हुने बन्दुक त्यो नाल हाम्रो हो गाउँ सहर बस्ती नेपाल हाम्रो हो सगरमाथा शिखर हिमाल हाम्रो हो नमस्कार सर नमस्कार नमस्कार गाउँ सहर हिमाल नेपाल हाम्रै हो हजुर बोल्नुभयो यति मिठो मुक्तको साथमा म मलेसियाबाट तपाईँकै निकै नै टाढादेखि हामीलाई माया गरेर मुक्तक पनि प्रेषित गर्नुहुन्छ सँगसँगै तपाईँको अनुकूल अनुसार टेलिफोन सम्पर्कबाट पनि आउनुहुन्छ हामीलाई धेरै खुसी लाग्छ झरी दानजु के छ अनि मलेसियातिरको खबर मलेसियाको हालखबर भन्नुपर्दा सबै ठिकठाकै छ मेरो विशेष गरेर भन्नुपर्दा ठिकठाक छ र यहाँको वातावरण भन्नुपर्दा अहिले दुई चार दिनदेखि पानी परिरहेको छ ज्यादा पानी छ अब त्यति नेपालमा जस्तो के अरे अब आजको कठिन खाले जाडो त यहाँ हुँदैनन् पनि हल्का जाडो फिल भइरहेको छ हल्का रुगा लागिरहेको छ सर बाँकी सब ठिकठाक हजुर झरिजे तपाईँ अहिले कामको सिलसिलामा मलेसियामा हुनुहुन्छ होइन त नेपालको ठेगाना नेपाल मेरो उदयपुर सर उदयपुर हजुर उदयपुर हो मेरो अब गाविसहरू भन्नुपर्दाखेरि अलि लेकाउ गाविस पर्छ तर उदयपुर भनेर भन्न भइहाल्छ नि हजुर उदयपुर त्यसै गरी हाल कामको सिलसिलामा मलेसियामा हुनुहुन्छ धेरै टाढा हुनुहुन्छ हामीलाई माया गर्नुहुन्छ अब हामी अन्त्यमा छुट्टिँदै फेरि अर्को गजल वाचन गर्छौँ हुन्छ हुन्छ एउटा मुक्तक माफ गर्नु मुक्तक वाचन गरिदिनुहोस् जाउँदैछु म भित्र भित्रै मेरो चितकार कसले सुन्छ जाउँदैछु म भित्र भित्रै मेरो चितकार कसले सुन्छ मस्तसँग निभाइरहेको यहाँ सारा संसार हुन्छ यता हेर्छु उता हेर्छु हुन्नन् कोही साथ मेरो यता हेर्छु उता हेर्छु हुन्नन् कोही साथ मेरो आफ्नै भाग्य खोतो सम्झी तर्पी तर्पी यो मन रुन्छ जल्दै छुमोदित भित्रै मेरो चितकार कसले सुन्छ मस्तसँग निदाइरहेको यहाँ सारा संसार हुन्छ मस्तसँग निदाइरहेको यहाँ सारा संसार हुन्छ हस् धन्यवाद हुनुहुन्थ्यो झरिबाङ राई कामको सिलसिलामा हाल मलेसिया हुनुहुन्छ उहाँको नेपालको ठेगाना उदयपुर हो उहाँ उदयपुरबाट मलेसिया पुग्नु भएको छ कामको सिलसिलामा मलेसिया पुगेर पनि धेरै टाढा हुनुहुन्छ र पनि हामीलाई निकै माया गर्नुहुन्छ मुक्तक मजेरीलाई निकै माया गर्नुहुन्छ मुक्तक प्रेसित गर्नुहुन्छ त्यसै गरी टेलिफोन सम्पर्कमा पनि आउनुहुन्छ हामीलाई धेरै खुसी लाग्छ कार्यक्रम मुक्तक मजेरीको साथमा हुनुहुन्छ तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छयालिस पाँच तिस छ सय सोह्र तपाईँका लागि हामीले टेलिफोन नम्बर खुल्ला गरेका छौँ तपाईँले प्रत्यक्ष रूपमा उपस्थित भएर आफूले सिर्जना गर्नुभएका मुक्तक भाषण गर्न सक्नुहुनेछ र तपाईँसँगका हामी कुराकानीलाई पनि जोड्नेछौँ कार्यक्रममा कार्यक्रम मुक्तक मजेरी सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगा हर्जको एउटा बिल्कुलै फरक साहित्यिक प्रस्तुति पके पनि हरेक शुक्रबार नौ बजेको बिबिसी नेपाली सेवापछि तपाईँ दस बजेसम्म सुन्दै आइरहनु भएको छ म श्रवण प्रत्यक्ष रूपमा तपाईँको साथमा छु र मलाई प्रविधिमा रहेर साथ दिँदैछन् साथी दिवाकर वागले मैले हाँस्दै तिमी त्यहाँ अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरीर ढल्दा मेरो सिन्दुर लाउनु पोते लाउनु सुनकै चुरा लाउनु तिमीले हाँस्दै हुन्थ्यौ तिमी त्यहाँ अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरीर ढल्दा मेरो सिन्दुर लाउनु पोते लाउनु सुनकै चुरा लाउनु तिमीले सारा इच्छा पुरा भउन सिङ्गो शरीर जल्दा मेरो हाँस्दै हुन्थ्यौ तिमी त्यता अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरीर ढल्दा मेरो चन्द्र रूपी मुहार तिम्रो ओठमा लाले कत्ति लाकी ताला टुली खेल्दा खेल्दै हेर्दा हेर्दै ठुली भाकी ठुला ठुला आँखा तिम्रो त्यसमा गाजल कत्ति लाकी चन्द्र रूपी मुहार तिम्रो उठमा लाली कति लाके टाला टुली खेल्दा खेल्दै हेर्दा हेर्दै ठुली भाकी ठुला ठुला आँखा तिम्रो त्यसमा गाजल कति लाके बोलाउँदा नि नबोल्ने रे हेर आज ठुली भाकी चन्द्र रूपी मुहार तिम्रो ओठमा लाली कत्ति लाकी टाला टुली खेल्दा खेल्दै हेर्दा हेर्दै ठुली भाकी फुलको बोट रोप्नलाई ठाउँ पाइन कतै हराभरा सुन्दर रूपी गाउँ पाइन कतै जलस्रोतको धनी हाम्रो देश नेपाललाई फूलको बोट रोप्नलाई ठाउँ पाइन कतै हराभरा सुन्दर रूपी गाउँ पाइन कतै जल स्रोतका ध्वनि हाम्रो देश नेपाललाई रक्षा गरौँ भन्ने कोही बाउ पाइन कतै फूलको बोट रोप्नलाई ठाउँ पाइन कतै हराभरा सुन्दर रूपी गाउँ पाइन कतै हजुर मैले भर्खरै तिनवटा मुक्तक तपाईँहरूमा आज भाषण गरेँ मुक्तक पहिलो मुक्तक थियो हाँस्दै हुन्थ्यो तिमी त्यता अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरीर ढल्दा मेरो भनेर प्रेसित गर्नुभएको थियो मुक्तक बालकृष्ण भट्टराईले प्रेसित गर्नुभएको मुक्तक थियो त्यो त्यसै मुक्तक हाँस्दा हाँस्दै हुन्छु तिमी त्यता अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरीर ढल्दा मेरो भनेर प्रेसित गर्नुभएको थियो बालकृष्ण भट्टराईले प्रेसित गर्नुभएको मुक्तक बालकृष्ण भट्टराई पिँढी खोला स्वाङ्जा हाल मरुभूमिमा भनेर फेसबुक मार्फत प्रेसित गर्नुभएको मुक्तक थियो त्यसै गरी मैले अर्को मुक्तक समेटेँ कार्यक्रममा हरि भट्टराईले प्रेसित गर्नुभएको मुक्तक चन्द्ररूपी मुहार तिम्रो ओठमा लाली कति लागि टाला टालाटुली खेल्दा खेल्दै हेर्दा हेर्दै ठुली भाकी भनेर प्रेसित सूचित गर्नुभएको थियो भने मैले अन्तिम मुक्तक लिएको थिएँ फुलका बोट रोप्नलाई ठाउँ पाइन कतै हराभरा सुन्दर रूपी गाउँ पाइन कतै भन्दै प्रेसित गर्नुभएको थियो सागर रा रत्नराज सागर रत्नराज मगर भनेर प्रेसित गर्नुभएको मुक्तक फेसबुकबाट नै प्रेसित मुक्तक थियो कार्यक्रम मुक्तक मझेरीको साथमा हुनुहुन्छ तपाईँ यतिखेर यतिखेर स्टुडियोको घडीमा नौ बजेर त्रिचालिस मिनट गइसकेको छ हामी कार्यक्रमको लगभग मझधारमा आइपुगेका छौँ हामी मध्य भागमा भन्छु आज कार्यक्रममा हामीले तपाईँहरूमा आज विभिन्न फेसबुक मार्फत प्रेसित विभिन्न हाम्रा श्रोता आज भनौँ कार्यक्रमका श्रोताको मुक्तकहरू तपाईँहरूमा आज भाषण गरिरहेका छौँ सँगसँगै तपाईँसँगको टेलिफोन कुराकानीलाई पनि जोडिरहेका छौँ तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रम मुक्तक मजेरीमा तपाईँले सृजना गर्नुभएका मुक्तकहरू भाषण गर्न सक्नुहुनेछ शून्य छयालिस पाँच तिस छ सय सोह्रमा सम्पर्क गर्दै रहनुहोला यतिखेर भने कार्यक्रमलाई अझ तपाईँहरूमा आज मनोरञ्जन प्रावधान गर्ने अर्को माध्यम बनाउँदैछु सुमधुर साङ्गीतिक कोसेलीबाट सुमधुर साङ्गीतिक कोसेलीपछि भने म फेरि पनि तपाईँहरूले नै प्रेसित गर्नुभएका विभिन्न मुक्तक र तपाईँसँगको टेलिफोन कुराकानी लिएर उपस्थित उपस्थित हुने नै छ हामीसँगै रहनुहोला जे मन लाग्छ त्यही भन मायामा जाल झेल भएकै हो फकाउ पिट बाँधया थुन मायाले जाल गरेकै हो जिन्दगी अब यस्तै हो यस्तै हो यस्तो पीडा कसैलाई नपरोस् कसैलाई नपरोस् जसरी बुझ्छौ ते बुझ मायामा खेलबाड भएकै हो जसरी बुझ्छौ ते बुझ मायामा खेलबाड भएकै हो सम्झाउ बुझाउ काटाया मार मायाले घात गरेकै हो जिन्दगी अब यस्तै हो कसैलाई नपरोस् कसैलाई नपरोस् पागलै भन जे भन यस्तै होस् जिन्दगी अब यस्तै होस् सर्वस्व यो जानै थरी यस्तो धोका कसैलाई न पर्ने दबाव आफैसँग हुन्छ कति प्रश्नको जवाफ आफैसँग हुन्छ साथी भन्नेहरू जति भए पनि हाँस्नै पर्ने दबाव आफैसँग हुन्छ कति प्रश्नको जवाफ आफैसँग हुन्छ साथी भन्नेहरू जति भए पनि आफ्नो तनाव आफैसँग हुन्छ हाँस्नै पर्ने दबाव आफैसँग हुन्छ कति प्रश्नको जवाफ आफैसँग हुन्छ पैसासँग शरीर बेच्ने हुँदो रहेछ राजधानीमा बल्ल बुझे गरिब मात्र रुदो रहेछ राजधानीमा गर्दा रहेछन् सबै त्यहाँ यौन आतंक मात्रै पैसासँग शरीर बेच्ने हुँदो रहेछ राजधानीमा बल्ल बुझे गरिब मात्र रुदो रहेछ राजधानीमा गर्दा रहेछन् सबै त्यहाँ यौन आतंक मात्रै बुझ्दै जाँदा यौवनले नि छुँदो रहेछ राजधानीमा पैसासँग शरीर बेच्ने हुँदो रहेछ राजधानीमा बल्ल बुझे गरिब मात्र रुँदो रहेछ राजधानीमा नजरमाथि उनले नजर सर्काएर गइन् लोभ लाग्दो उनले कमर मर्काएर गइन् लुकी लुकी नहेरे चाहिँ उनीलाई हेर्दा नजरमाथि नजर उनले सर्काएर गइन् लोभ लाग्दो उनले कम्बर मर्काएर गइन् लुकी लुकी नहेरे चाहिँ उनीलाई हेर्दा के हेरेको भने उनले थर्काएर गइन् नजरमाथि नजर उनले नजर सर्काएर गइन् लोभ लाग्दो उनले कम्बर मर्काएर गइन् अपरिचित धेरैसँग चिनाउँछ रे रातो साडी चुरा पोते दिन आउँछ रे लगन जुराई नौमतिर पञ्चे बाजा बजाएर अपरिचित धेरैसँग चिनाउँछ रे रातो साडी चुरा पोते दिन आउँछ रे लगन जुराई नौमतिर पञ्चे बाजा बजाएर मेरै घरको आँगनीमा लिन आउँछ रे अपरिचित धेरैसँग चिना आउँछ रे रातो साडी चुरा पोते दिन आउँछ रे दुःख पर्दा आफ्नाले नि नदेखे झैँ गर्दा रहेछन् दुःख पर्दा आफ्नाले नि नदेखे झैँ गर्दा रहेछन् तिखा काँडा गौडा ढुकी ढुकी छर्दा रहेछन् टाढा लैजा दैव बरु आफन्तको भिडबाट दुःख पर्दा आफ्नाले नै नदेखे झैँ गर्दा रहेछन् तिखा काँडा गौडा ढुके ढुके छर्दा रहेछन् टाढा लैजा दैव बरु आफन्तको भिडबाट अर्काको चुल्हो खनी आफ्नो आँगन भर्दा रहेछन् दुःख पर्दा आफ्नाले नै नदेखे झैँ गर्दा रहेछन् तिखा काँडा गैँडा ढुके ढुकी छर्दा रहेछन् हजुर मैले भर्खरै तिनवटा मुक्तक चारवटा मुक्तक तपाईँहरूमा आज भाषण गरे चारवटा मुक्तक चारवटै फेसबुक मार्फत प्रेषित मुक्तक थिए चारवटै मुक्तक हाँसुनै पर्ने दबाव आफैसँग हुन्छ कतिको प्रश्नको जवाब आफैसँग हुन्छ भनेर स्वामी शिव शङ्कर भनेर प्रेषित गर्नुभएको थियो त्यसै गरी बल्ल बुझे गरिब मात्र रुँदो रहेछ राजधानीमा पैसासँग शरीर बेच्ने हुँदो रहेछ राजधानीमा भनेर हरि डिसी बैरागी कान्छा भनेर फेसबुक मार्फत प्रेसित गर्नुभएको थियो बैरागी कान्छा हरि डिसी रोल्पाको जिनावाङ हाल आउट अफ नेपाल नेपाल बाहिर भनेर फेसबुक मार्फत प्रेषित गर्नुभएको मुक्तक थियो माफ गर्नुहोला त्यसै गरी अर्को मैले तपाईँहरूमा वाचन गरेको थिएँ काला गाउँ सल्यान हाल घोराई दाङका मित्रले फेसबुक मार्फत प्रेषित गर्नुभएको मुक्तक थियो नजरमाथि उनले नजर सर्काएर गइन् लोभ उनले कमर मर्काएर गइन् भनेर प्रेषित गर्नुभएको त्यसै गरी अर्को मुक्तक थियो अमृता उदासुले प्रेषित गर्नुभएको मुक्तक फेसबुक मार्फत प्रेषित गर्नुभएको त्यसै गरी अर्को मुक्तक मैले तपाईँहरूमा आज भाषण गरेँ सूर्य खत्रीले प्रेषित गर्नुभएको थियो फेसबुक मार्फत नै सूर्य खत्री घायल भनेर दुःख पर्दा आफ्नाले नै नदेखे जहीँ गर्दा रहेछन् तिखा काँडा गौडा ढुकी ढुकी छाड्दा रहेछन् भनेर प्रेसित गर्नुभएको थियो कार्यक्रम मुक्तक मजुरीको हामी लगभग अन्त्यतिर आइसकेका छौँ यतिखेर नौ बजेर त्रिपन्न मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा हामीसँग थोरै मात्र समय बाँकी छ अझै पनि धेरै श्रोताहरूले प्रेसित गर्नुभएका मुक्तकहरू हामीसँग बाँकी नै छन् म मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु अर्को मुक्तक यसरी मायाको सागर तर्ने खोले ल्याउँछु सानो यो मैले तपाईँहरूमा आज केही समय अघि भाषण गरेको थिएँ कृष्ण उदासुले भनेर तपाईँहरूलाई उहाँको ठेगाना मैले तपाईँहरूमा आज वाचन गर्न सकेको थिइनँ अहिले ठेगाना प्राप्त भएको छ पिठौली नवल परासी भनेर प्रेषित गर्नुभएको छ कृष्ण उदास भनेर प्रेषित गर्नुभएको मुक्तक थियो यो त्यसै गरी अर्को मुक्तक म तपाईँहरूमा आज वाचन गर्दैछु सोचेको थिएन यस्तो सोच्ने बनायो अनेकौं प्रश्न आफैसँग सोध्ने बनायो तिमीसँगै जिउने भन्ने ठानेको थिएँ मैले सोचेको थिएन यस्तो सोच्ने बनायो अनेकौं प्रश्न आफैसँग सोध्ने बनायो तिमीसँगै जिउने मर्ने ठानेको थिएँ मैले तर आज अर्कै विकल्प पो रोज्ने बनायो सोचेको थिएन यस्तो सोच्ने बनायो अनेकौं प्रश्न आफैसँग सोध्ने बनायो पर्ख सानो मलाई छोड्ने फलान रहेछ पर्ख सानो मलाई छोड्ने पलान रहेछ अर्कैसँग माया प्रीति जोड्ने पलान रहेछ मलाई के थाहा बोलिम मलाई के थाहा बोलीमा राम बगलीमा छुरा भर्खर सानो मलाई छोड्ने पलान रहेछ अर्कैसँग माया प्रीति जोड्ने पलान रहेछ मलाई के था बोलीमा राम बगलीमा छुरा आशा देखाई बाचा कसम तोड्ने पलान रहेछ पर्ख सानो मलाई छोड्ने पलान रहेछ अर्कैसँग माया प्रीति जोड्ने पलान रहेछ भर्खरै मैले तपाईँहरूमा आज वाचन गरेँ तिनवटा मुक्तक भर्खरै मैले पहिलो मुक्तक तपाईँहरूमा आज वाचन गरेँ पहिलो मुक्तक थियो सोचेको थिएन यस्तो सोच्ने बनायो अनेकौँ प्रश्न आफैसँग सोध्ने बनायो यो मुक्तक थियो ईश्वरपुर तीन बैलवास सर्लाहीबाट सरोज चौलागाईले प्रेसित गर्नुभएको मुक्तक फेसबुक मार्फत प्रेसित गर्नुभएको थियो त्यसै गरी अर्को मुक्तक तपाईँहरूमा आज मैले वाचन गरेँ पर्खसान मलाई छोड्ने पलान रहेछ अर्कैसँग माया प्रीति जोड्ने पलान रहेछ भनेर मुस्कान शाही असफल भनेर सुर्खेतबाट फेसबुक मार्फत प्रेसित गर्नुभएको यो मुक्तक मैले तपाईँहरूमा आज वाचन गरेँ श्रोता धेरै साथीहरूले श्रोता साथीहरूले हामीलाई माया गर्न थाल्नु भएको छ मुक्तक सिर्जना गर्ने मुक्तका सृजनाकारहरू अझ भनौँ हाम्रा श्रोता सृजनाकारहरूले धेरै मुक्तकहरू सिर्जना गरेर हामीलाई फेसबुक मार्फत प्रेसित गर्नुहुन्छ कार्यक्रममा टेलिफोन सम्पर्कबाट पनि धेरैजनाले सहभागिता जनाइरहनु भएको छ यतिखेर टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हाम्रा अन्तिम श्रोता आजको कार्यक्रमका लागि को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्कार हजुर कहाँबाट को बोल्नुभयो हजुर हामी सोलाइबाट नै हो सोलाइको हरियनबाट हजुर ज्ञानेश्वर काठमाडौँबाट को बोल्नुभयो उर्मिला पन्त पाण्डे भनेर यसो भावना पर्छु थोरै समय छ हामी तपाईँको हुन्छ तपाईँको मुक्तकतर्फ नै लाग्छौँ हामीसँग थोरै समय छ अगाडि बढाउनु मेरो श्रवण थापा हजुर धन्यवाद म भन्छु परदेशीसँग माया गाँच्नु हुँदैन परदेशीसँग माया गाँच्नु हुँदैन नचिनेको मान्छेसँग हाँस्नु हुँदैन दन्त देखेकी अन्त जाने भन्छन् दन्त देखेकी अन्त्य जाने भन्छन् आफ्नो अमूल्य धन रत्न मास्नु हुँदैन परदेशीसँग माया गाँच्नु हुँदैन नचिनेको मान्छेसँग हाँस्नु हुँदैन आफ्नो मर्यादामा आफू बस्नुपर्छ बिना सिक्की अरूलाई छाँच्नु हुँदैन आफ्नो मर्यादामा आफू बस्नुपर्छ बिना सिक्की अरूलाई छाँच्नु हुँदैन मैले छ लाइनको भनिदिएँ मेरो मोबाइल नम्बर भन्न थाहा हुन्थ्यो कि कस्तो भयो भन्ने कुरा कसरी थाहा पाउनु हुन्छ हामी तपाईँको मुक्तको प्रतिक्रिया तपाईँलाई जानकारी अर्को कार्यक्रममा गराउनेछौँ आज भने हामीसँग समय छैन हामी अर्को कार्यक्रममा तपाईँको मुक्तको प्रक्रिया साथ उपस्थित हुनेछौँ कार्यक्रममा उहाँदेखि टेलिफोन सम्पर्क गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद हस् त धन्यवाद हुनुहुन्थ्यो ज्ञानेश्वरबाट हुनुहुन्थ्यो उर्मिला पाण्डे भन्दै हुनुहुन्थ्यो उहाँले पनि आफ्नो निकै मिठो मुक्तक हामीलाई सुनाएर गइसक्नु भएको छ कार्यक्रमसँग कार्यक्रमको निर्धारित समय थोरै बाँकी छ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ यतिखेर भने म तपाईँहरूमा आज एउटा मुक्तकार अगाडि बढाउन चाहन्छु हिँड्छु कहिले दाउरा बोकी कहिले घाँस बोकी उकाली र ओह्रालीमा तिमीलाई पाउने आशा बोकी मेरी मनकी रानी तिमी सधैँ सधैँ मुस्कुराउनु हिँड्छु कहिले दाउरा बोके कहिले घाँस बोके उकाली र ओह्रालीमा तिमीलाई पाउने आस बोकी मेरी मनकी रानी तिमी सधैँ सधैँ मुस्कुराउनु तत्पर हुन्छु खुसी दिन यो एकमुठी सास बोकी हिँड्छु कहिले दाउरा बोके कहिले घाँस बोके उकाली र ओह्रालीमा तिमीलाई पाउने आस बोकी मैले तपाईँ माझ भर्खरै प्रस्तुत गरेको मुक्तक थियो विशाल राई अथक भनेर पाँच थरबाट प्रेषित गर्नुभएको थियो उहाँको मुक्तक निकै नै मार्मिक मुक्तक तपाईँ माझ राखेँ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अब भन्ने कार्यक्रमबाट हामीले विधा माग्नुपर्ने बेला भइसकेको छ विधा माग्नुभन्दा अगाडि यति जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद त्यसै गरी हाम्रो फेसबुक मार्फत मुक्तक प्रेषित गरिदिनुहुने सम्पूर्ण फेसबुकका साथीहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी टेलिफोन सम्पर्कमा आइदिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष आभार प्रकट गर्न चाहन्छु र सँगसँगै प्रविधिमा रहेर साथ दिने साथी दिवाकर वाग्लेलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी कार्यक्रम मुक्तक मजेरीलाई ब्लगमा राखेर साथ दिनुहुने साथी Mohan Bihani blog sport dot com त्यसै गरी Niraj Sapkota blog sport dot com दुवैजनालाई पनि धेरै धेरै धन्यवाद तपाईँहरूले यसै कार्यक्रम मुक्तक मजेरीलाई तपाईँको समय अनुकूल दुईवटा ब्लग स्पोर्टबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ अन्त्यमा एउटा मुक्तक तपाईँहरूमा छाड्दै कार्यक्रमबाट बिदा हुन्छ अन्त्य अन्तिम मुक्तक रहेको छ इस्माइल गुरुङ भनेर टिपाउनु प्रेसित गर्नुभएको छ फेसबुकबाट प्रेसित गर्नुभएको यो मुक्तक तपाईँहरूमा छाड्दै कार्यक्रमबाट आजका लागि भने म श्रवण विदा हुन्छु अन्तिम मुक्तक अब सुत्नुपर्छ सतायो निन्द्राले राति दस बज्यो बतायो निन्द्राले दिनभर काम धपेडी र चटारो अब सुत्नुपर्छ सतायो निन्द्राले राति दस बज्यो बतायो निन्द्राले दिनभर काम धपेडी र चटारो आँखा मन्द बन्यो ततायो निन्द्राले अब सुत्नुपर्छ सतायो निन्द्राले राति दस बज्यो बतायो निन्द्राले हौस् त नमस्ते सामुदायिक रेडियो सरलाही समय सूचक अहिले रातको दस बजेको छ